अक्षरहरूको शिविरमा शब्दहरूको सम्मिलनबाट एउटा सिङ्गो पुस्तक तपाईँको जीवन सापेक्ष तपाईँकै छनौटका पुस्तक वाचन कार्यक्रम शब्द शिविर नमस्कार यो रात्रिकालीन शिविरमा कार्यक्रम शब्द शिविर लिएर हरेक हप्ताको बिहिबार राति सभा नौ बजे जस्तै रेडियो बाराही उनासे दशमलव दुई मेगाहर्स र W W W dot radio Barahi dot com मार्फत म रूपिन्द्र प्रभावी उपस्थित भएको छु तपाईँलाई हार्दिक हार्दिक स्वागत अभिवादन समर्पण गर्छु प्रियजन उपन्यासकार मनिषा गौचनको उपन्यास ओल्लीको डायरी क्रमशः हामी शब्द शिविरमा वाचन गरिराखेका छौँ शब्द शिविर एउटा कृति वाचन गरिने कार्यक्रम हो धारावाहिक रूपमा विभिन्न कृतिहरूलाई शब्द शिविरका कैयौं श्रृंखलाहरूमा क्रमशः वाचन गर्दै हामी अगाडि बढिराखेका छौँ र यही श्रृङ्खलामा आज हामी ओल्लीको डायरी वाचनको अर्को श्रृङ्खलामा उपस्थित भएका छौँ प्रियजन शब्द शिविर मार्फत तपाईँ कुनै कृति वाचन गरिएको श्रवण गर्न चाहनुहुन्छ भने कृपया लेखेर पठाउनुहोला जसका लागि तपाईँले आफ्नो मोबाइलको म्यासेज बक्समा गएर आरबीएफएम टाइप गर्नुहोस् र एक स्पेस दिएर रूपिन्द्र टाइप गर्नुहोस् आरयुपिआइएनडिआरए रूपिन्द्र टाइप गरिसकेपछि एक स्पेस दिएर शब्द शिविर मार्फत श्रवण गर्न चाहनु भएको कृति र कृतिकारको नाम लेखेर दुई चार दुई छ चौबिस छब्बिसमा पठाउनका लागि अनुरोध गर्छौ सँगै तपाईँका स्वच्छ प्रतिक्रिया र सुझाव पनि हाम्रा लागि अवश्य नै आवश्यक छन् प्रिजन ओल्ली ओल्लीको डायरीको नायिका हुन् ओल्ली अमेरिका आफ्नो श्रीमानलाई भेट्नका लागि जाने तर्खरमा अनेकौं उबड खाबडहरूसँग जुझिराखेकी छिन् कहिले पासपोर्ट बनाउन कहिले नागरिकता बनाउन त कहिले भिस्सा तयार पार्नका लागि विभिन्न निकायहरूमा चहारिराखेकी छिन् के ओली अमेरिका पुग्न सक्षम होलिन् त आजको श्रृङ्खलामा पक्कै पनि तपाईँलाई यो रहस्योद्घाटन गरेर हामी तपाईँलाई सुनाउनेछौ प्रियजन अब प्रस्तुत छ उपन्यासकार मनिषा गौचनको उपन्यास ओलीको डायरीको यो श्रृङ्खला अमेरिका जाने प्रोसेस चालेको पनि दस महिना भइसक्यो यो क्रममा अफिसियल कुराहरू धेरै बुझ्न पाएँ तिनो कुरामा पनि अल्झाइदिने अनावश्यक कुराहरू सोध्ने छोरी मान्छेलाई झन असाध्यै हेप्ने प्रवृत्ति हुँदो रहेछ कि त चिनेको हुनुपर्ने कि त चिया खाने पैसा दिनुपर्ने दुःख झेल्दा झेल्दै आफूलाई केही हदसम्म बलियो पारेकी थिएँ मैले नसकेका ठाउँमा दाईको सहयोगमा चाहिने कागज पत्रहरू तयार पार्दै गए त्यहाँ गएपछि मलाई भाषाको समस्या होला भनेर इन्स्टिच्युटमा गएर अंग्रेजी भाषा सिक्न थाले गरिब नै भए पनि आमा बुवाले हामीलाई सस्तो बोर्डिङ स्कुलमा पढाउनु भएको हो त्यसैले अंग्रेजी बुझ्न त्यति गाह्रो त थिएन तैपनि बोल्न सजिलो होस् भन्ने सोचले क्लास लिए भिसा र प्लेन टिकट सम्बन्धी कुरा बुझ्न कन्सल्टेन्सी धाउन थाले यसो गर्दा गर्दै दुई चार ठाउँमा त पैसा पनि फस्यो अहिले पनि एउटा कन्सल्टेन्सी कम्पनीबाट फर्काउँदैछु बाफ्रे एडभान्स मागेको कुरा सम्झेर छक्क पर्दैछु पाँच लाख एडभान्स दिनुहोस् भिस्सा बक्का रे फटाहा जस्तो थियो त्यो मान्छे मनमा कुरा खेलाउँदै पुरानो बानेश्वरको गल्लीमा हिँड्दै थिए निकै भरादमी देखिने एकजना बुढाको पछि पछि हात फैलाउँदै दौडेको थियो एउटा बालक चिने झै लाग्यो म पनि उसको पछि पछि गए खल्तीबाट पैसा झिकेर उसको हातमा राखिदिएको देखे ऊ खुसी हुँदै फुर्केर पसलतिर लाग्यो म पनि उसलाई पछ्याउन थाले पसलबाट चुरोटको खिल्ली किनेर सल्काउँदै फर्क्यो अलि पर मोडमा पुगेपछि ऊ भन्दा ठूला तीनजना केटा ऊ नजिक आए उसको हातबाट सल्किरहेको चुरोट खोसेर पालै पालो धुवा उडाउन थाले त्यो फुच्चे केटा रुन थाल्यो यही गर्दै म उसको छेउमा गए ऊ त रुमाको छोरा प्रवेश पो रहेछ उसको यो रूप देखेर सपना झै लाग्न थाल्यो उसको पहिरनमा दरिद्रता झल्किएको पाए अनुहारमा अनाथ बालकको जस्तै उदासीनता थियो ऊ त सडक बालक भएछ मलाई छेउमा देखेर उसले हात पसार्यो पैसा राखिदिनुको सट्टा उसको हात समाते मैले ऊ झस्कियो जब मैले उसको हात मायाले सुमसुम्याउन थाले त्यसपछि ऊ दङ्ग परेर मलाई हेर्न थाल्यो उसको अनुहार जति हेर्दै गए उति फरक लाग्न थाल्यो ऊ प्रवेश होइन कि भन्ने पनि लाग्यो कलिलो ओठ चुकेर जर्कट परेको चुरुटको धुवाले डढेको दाग देखिन्छ ओठमा गालाभरि आँसुका टाटा पनि छ खुट्टा खाली छ कपाल धुलोले धुस्रो फुस्रो भएको छ आँखा उस्तै नाक उस्तै र मुख पनि उस्तै तर व्यवहार लगायत धेरै थोक भने फेरिएछ सम्पन्न व्यक्तिको छोरा आज कसरी सडक बालक भयो म आफै अचम्मित भइरहेकी छु धेरै बेरसम्म उसको हातलाई सुमसुमै रहे केही नबोली अनौठो मानेर मलाई हेरिरह्यो म पनि टोलाइरहेँ यतिन्जेल पनि केही बोल्न नसकेको ऊ बल्ल हाँस्न थाल्यो मानव उसले मलाई चिन्दैछ आन्टी के गर्नु भएको दया लाग्दो अनुहार पारेर प्रश्न गर्यो प्रवेश मलाई चिन्यो बटार्दै भन्यो तपाईँ ओल्ली आन्टी हाम्रो घरमा तास खेल्न आउनुहुन्थ्यो नि विगत सम्झाइदियो फर्केर हेर्न सकिन हो म ओल्ली आन्टी मसिना आँखालाई ठुला पार्दै मलाई फेरि चुपचाप हेर्न थाल्यो सायद उसलाई अप्ठ्यारो र अचम्म लाग्यो होला बाबु तिमी किन यहाँ कसरी यस्तो भयो ओ चुपचाप रह्यो तिम्रो मम्मी थाहा छैन अनि बहिनी दिपक अङ्कलसँग गए कता इन्डिया तर मलाई त लगेन त्यो अङ्कलले मेरो जवाफ थियो किनकि तिमी पुरुष हौ तिमी बिग्दैनौ त्यस्तो खाडलमा मैले बोले पनि उसले बुझ्दैन यो जवाब हे भगवान यो के सुन्नु पर्यो मन मनै सराप्न थाले थुइक्क दीपक आमालाई त बिगारिस छोरीलाई पनि तैले छाडिनस् त्यो सानी बच्चीलाई लगेर कुन कोठी वा सर्कसमा बेच्ने होस् कहाँ लगेर उसको फिक्का रगत चुसेर फाल्ने होलास् मेरो ओठ थर्र काँपियो प्रवेशले भने अनौठो मान्दै अनुहार निहालिरह्यो अनि बाबु तिम्रो ड्याडी हेर्नुहोस् त ऊ पर औंलाले देखाउँदै भन्यो उसले देखाएकोतिर मैले हेरेँ पेटीको छेउमा आगो थापेर बसिरहेको देखे मानसिक सन्तुलन गुमाएछ सायद जेठ महिनाको गर्मीको दिनमा आश्चर्यचकित भएर उसलाई हेरिरहेछु प्रवेशले मेरो हातबाट आफ्नो हात छुटाउँदै भन्यो त्यही मान्छे हो मेरो ड्याडी चिन्नुभयो एक वर्ष अघि जापानबाट आएको मान्छे यो दिन भोगिरहेछ प्रवेश सडकमा ओर्लिएको छ प्रिया भारत पुगेकी छे घर संसार बिग्रनुमा स्वास्नी मान्छेको पनि यति ठूलो हात हुँदो रहेछ बुझ्नै नसक्ने चरित्रका हुँदा रहेछन् मान्छेहरू म जान्छु है पैसा मागेन सायद आफन्त भनेर होला फुत्त भाग्न के खोजेको थियो पख पख भन्दै आफूतिर तानेर हातमा पाँच सय रुपियाँ राखिदिए दङ्ग पर्दै गयो रातभरि प्रवेशको मैलो अनुहार सम्झिरहे आफूसँगै लिएर आएको भए पनि हुने थियो नि खै यो सोच ममा आएन अहिले कहाँ सुतेको होला के खाएको होला मैले दिएको पैसाले के किने होला त्यही चुरोट कि ग्लुस्टिक यस्तो पनि त खान सिकेको होला नि सम्पन्न परिवारको बालक अहिले हरेक रात सडकमा बिताउन बाध्य भएको छ यस्तो होला भन्ने कुरा कसले सोचेको थियो र उसलाई सम्झेर दुःख मान्नु बाहेक अरू के नै पो गर्न सक्छु र रातभर नचिम्लेको आँखाले बिहान पख बाहिर हेर्न पनि धौधौ पर्यो तैपनि आज निस्कनै पर्छ हिजो एकजना मान्छेले आफ्नो घरमा बोलाएको छ खै के भन्नलाई हो कुन्नी अल्छी लागि लागि मुख धोए लुगा फेरे त्यो मान्छेले बताए अनुसारको बाटो पहिल्याउँदै उसको घरमा पुगे मेरो उपस्थितिले उसको अनुहार चहकिलो भयो मलाई डर लाग्न थाल्यो कतै उसको कुनै अनुचित चाहनाको कारण मलाई यहाँ बोलाएको त होइन ऊ प्रति शङ्का र डर लागे पनि आदरपूर्वक नमस्कार दाई भने नमस्ते बहिनी आरामै हजुर आरामै छु ल भित्र आउनुहोस् हुन्छ भन्दै म उसको पछि लागे भित्र पुग्दा उसकी श्रीमती र छोरा छोरीलाई देखे बल्ल म ढुक्क भए मिठो मुस्कान दिँदै उसकी श्रीमतीले मलाई शानदार सोफामा बस्न आग्रह गरिन् सुन्दर बुट्टा भएको कप प्लेटमा सानी केटीले कफी ल्याइन् मलाई कफी दिन नभ्याउँदै ऊ भन्दा ठुलोले भन्यो ए कलिया मेरो जुत्ता धोइदिस कलियाले टाउको हल्लाउँदै नधुएको संकेत दिए त्यसपछि ऊ कलियाको टाउकोमा प्याटे हिर्काएर बल लिएर बाहिर गयो कलिया आँखा भरि आँसु पार्दै गई उसलाई कसैले पनि वास्ता गरेनन् कफी स्वरूप गर्दै कुराकानी सुरु गर्न थाल्यौ बहिनी तपाईँको कुरा सबै बुझेको छु मैले जसरी पनि तपाईँलाई भिस्सा मिलाइदिनेछु बरु ऊ रोकिनुको कारण मलाई थाहा भयो ऊ बढी पैसा चाहन्थ्यो मेरो काम हुन्छ भने जति पनि दिन तयार थिए तै पनि थाहा नपाए झै गरी सोधे के भन्न खोज्नु भएको दाई भन्न खोजेको कुरा के भने नि बहिनी यो काम त्यति सजिलो छैन त्यसैले के भन्नुहोस् न त दाई पैसा अलिकति बढी लाग्छ कति पूर्ण आँखाले हेरे पन्ध्र लाख हो तर म एक लाख छाडिदिन्छु काम पक्का हुन्छ भने छोड्नु पर्दैन दाई पक्का हुन्छ पिर गर्नु पर्दैन उसले आश्वस्त बनाउन खोज्यो काम कहिलेसम्ममा हुन्छ दाई करिब तिन हप्ता लाग्ला तपाईँलाई म जानकारी दिइराख्नेछु हस्त दाई म ढुक्क भए अहिले म लाग्छु बाहिर निस्कँदा बरन्डाको डिलमा उसकी श्रीमती सिगरेट तानिरहेकी थिए गए भाउजू भन्दै अभिवादन पूर्ण विदाई गरेर बाहिरिएँ फर्किएर हेर्दा ऊ त्यही चुरोटको धुवामा टोलाइरहेकी थिए लाग्यो ऊ भित्र पनि पीडा रहेछ क्यारे मन निकै चञ्चल भइरहेको छ कहाँ जाउँ र कोसँग कुरा गरौँ झैँ भइरहेको छ धेरै धेरैचोटि फोनको सेट छोएँ तर कसलाई गर्ने थाहा भएन साथीहरूलाई सम्झेर पनि उनीहरूको नम्बर थिच्न सकिन किनकि उनीहरूदेखि टाढिएको दुई भन्दा पनि बढी भइसकेको छ अस्मिता भइदिएकी भए उसकै घरमा जाने थिएँ धेरै बेर कुरा गर्ने थिएँ भिसा पाएको कुरा सुरुमा उसैलाई भन्ने थिएँ नजानिदो किसिमले मेरो मनमा अस्मिताको सम्झना गढेको छ त्यो अब कहिल्यै उप्किएर जाने छैन सम्झिरहन्छु भिसा मिल्नु मेरो मेहनतको फल मात्र नभएर त्यो व्यक्तिको सहयोगको परिणाम पनि हो उसलाई धेरै पैसा दिनु परे पनि केही जस्तो लागेको छैन मलाई बरु उसको कामलाई अझ ठूलो सहयोग ठानिरहेकी छु भिसाकै लागि निकै दौडधुप भयो यो महिना इन्टरभ्यूको प्राक्टिसदेखि लिएर अनेकौं डकुमेन्ट्स मिलाउनु पर्ने कुरा तर जे होस् चाहिने डकुमेन्टहरू उसैले तयार पारिदियो स्पोन्सर लेटर पनि तयार पारिदिएको रहेछ थाहा पाए अमेरिकामा उसको पनि मान्छे रहेछ उसैले नै मलाई रिसिभ गर्न आउने कुरा बतायो मैले डराएर कस्तो व्यक्ति हो मात्र भनेकी थिएँ उसले तपाईँ यति ठुलो काम आँटेर त्यो सानो कुरासँग किन डराउनुहुन्छ मैले तपाईँलाई यहाँबाट पठाएर त्यहाँ चाहिँ किन दुःख दिने फेरि ऊ त मेरो नजिकको साथी हो डराउनु पर्दैन राम्रै गरी सहयोग गर्छ यसो भनेर मलाई विश्वस्त तुल्यायो र यो कुराले मेरो मुख टालियो तथापि मेरो मनको डर माइती गएर सबै कुरा सुनाए सुन्ने बित्तिकै सबैजना खुसी त हुनुभयो तर ती अनुहारमा बिस्तारै चिन्ताको बादल मडारिएको महसुस भयो जति रमाउन खोजे पनि आमाको अनुहारमा छाएको निराशाले मेरो मन पल पल खिन्न भएर आयो घर फर्कँदा म अनायासै रोएँ हुँदा हुँदै अमेरिका जाने दिन पनि आइपुग्यो बुवा बोल्नै सक्नु भएन आमाको आँखाबाट निरन्तर आँसुको भेल बगिरहेको छ उसलाई भेट्ने बित्तिकै फर्किहाल्छु भनेर उहाँहरूको मन शान्त पार्ने प्रयास गरे बुवा आमा र दाईको अनुहारमा पालै पालो हेरे लाग्यो यी तीनजना बाहेक मेरा वास्तविक आफन्तहरू को नै छन् र तर पनि यी आफन्तलाई छोडेर कहिल्यै नपुगेको ठाउँमा जाँदैछु आखिर किन त किनकि त्यही श्रीमानलाई पछ्याउन जसले न मलाई माया दिइरहेको छ न मेरो बारेमा कुनै चासो लिइरहेको छ न कुनै काम गर्न हौसला नै दिइरहेको छ मलाई घर परिवारको हेरचाह गर्न विवाह गर्यो त्यसपछि निश्चित भएर आफ्नै मनखुसी गरेर उतै बस्न थाल्यो विवाहपछि उसले हर रात मलाई छटपटी दियो हर दिन बेचैनी दियो उसले मलाई अघाउजी न भावनात्मक न शारीरिक सुख नै दिन सक्यो तैपनि एक मनले सोचे अह मैले उसलाई पछ्याएको होइन म त उसँग यी सबै कुराको जवाब माग्न मात्र त्यहाँ जाँदैछु ऊ बिना म यतिन्जेल बस्दा मरिन भने ऊ मेरो बाँच्नुको आधार पक्कै होइन मैले पनि धेरै बुझिसकेकी छु अनुभव गरिसकेकी छु जीवन आखिर के रहेछ भन्ने कुरा आफू बाँच्नुको लागि आफैले आधार बनाउनु पर्दो रहेछ अझै उसको बनावटी प्रेम र नाताको भ्रममा म आफूलाई केवल केवल उसको रित्तो बङ्गलाभित्र मात्र कतिन्जेल बर्बाद पारिरहँ त्यसैले मलाई थाहा हुनु जरुरी छ उसको यथार्थता मैले उसलाई स्पष्ट चिने भने मात्र मलाई बाँच्न जीवनमा सजिलो हुनेछ नत्र जीवनभर भ्रम छटपटी र निराशा छाइरहनेछ कहाली लाग्दो स्थितिबाट म मुक्त हुनै पर्छ ल बहिनी दिउँसो दुई बजेको फ्लाइट हो छुट्ला नि जाउँ मलाई एयरपोर्टसम्म पुर्याउने लिन आएका ती दाईले सम्झायो म आमा बुबासँग विदा भए हिँड्ने बेला मनमा एक किसिमको आतुर हुँदा हुँदै पनि गोडा फतक्क गलेको अनुभव भयो ती दाई र मेरो दाईले मलाई एयरपोर्टसम्म पुर्याउनु भयो मूल गेटबाट कर्मीले उहाँहरूलाई ओर्लिन आग्रह गरे एयरपोर्टको गेटबाट म एक्लिएँ अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनतिर लागे काउन्टरमा टिकट पासपोर्ट र ब्यागेज चेकिङ भयो बोर्डिङ पास लिए कतार एयरवेजको ट्रान्जिट फ्लाइट इकोनोमिक क्लास र सिट नम्बर पन्ध्र ए फेरि सुरक्षा जाँचपछि भित्र गएर वेटिङ रुममा बसे यात्रुहरू धेरै थिए तर म आफ्नै मनको ताना बानामा चुपचाप हराइरहे करिब सवा एक घन्टाको पर्खाइपछि प्रस्थानका लागि अनाउन्स भयो पुनः सुरक्षा जाँचपछि एउटा बसले प्लेन भएतिर लाग्यो पहिलो हवाई यात्रा भएकाले धेरै कुरामा अनभिज्ञ छु प्लेनको पछाडि ढोकातिर उक्लिए एउटी सुन्दर युवतीले अभिवादन गरिन् मेरो बोर्डिङ पास र टिकट हेरेपछि तिनले झ्यालतर्फको एउटा सिटमा बस्ने आग्रह गरिन् उनले मेरो ह्यान्ड ब्याग क्याबिन ब्यागेजमा राखिदिन् ओहो कति फराकिलो हुँदो रहेछ मलाई त प्लेन भित्र बसे जस्तो पनि लागेन एयर होस्टेजले सेफ्टी बेल्टको बकल बाँध्ने कस्ने र खोल्ने तरिका सिकाइदिन् फ्लाइटको क्याप्टेनले अक्सिजन इमर्जेन्सी झ्याल आदि सुरक्षा प्रक्रियासम्मको बारेमा सुझाव दिए अहो प्लेन उडेर टेक लिन लाग्दा त सिरिङ्ग भए काउकुती लागेर आयो हेर्दा हेर्दै काठमाडौँ आँखाबाट विलिन भयो झ्याल बाहिर बादलको थुप्रो हेर्दै अनेक तर्कनामा हराउन थाले मनमा उही रित्तो बङ्गलाको सम्झनाले लुका मारी खेल्न थाल्यो मेरा आँखा सामु रिक्त बङ्गला ठिङ्ग उभियो गमलामा कैद गरिएका फूलहरू एकुरियममा हुलेका माछाहरू अरे यसरी म हिँडेपछि के होलान् मुटुमा सियो भिजे जस्तै हुन थाल्यो मनमा नै सोच्न थाले अमेरिका पुगेर पनि त्यत्रो विशाल सहरमा उसलाई कसरी भेट्ने होला सासु आमा बितेपछि त उसले मलाई पहिलेको जस्तो नियमित रूपमा फोन र च्याट गर्न पनि छोडिदियो फोन नम्बर माग्दा पनि भयो किन चाहियो म यतैबाट फोन गरिहाल्छु नि भनिरह्यो म पनि आउँछु नि भन्दा म आफै आइहाल्छु नि भनेर टारिदियो एक मनले सोचे उसलाई म यसरी त्यहाँ जाने कुरा थाहा दिए कि भए लिन आउँथ्यो होला फेरि अर्को मनले सोचे थाहा दिए कि भाइ त मलाई रोक्थ्यो नि हो मैले यही दोस्रो मनको कुरालाई समर्थन गरे जे गर्दैछु त्यो उसलाई नबताउनु नै ठिक ठाने कति आफूलाई कमजोर बनाइरहने यो मेरो एक्लैको साहसिक यात्रा हो मानव कोलम्बसले अमेरिका पत्ता लगाउन गरेको यात्रा जस्तै यस्तै यस्तै मन पिरोल्ने कुरा मनमा खेलाएर आकाशकै शून्यतामा हराउन थालेन् दोहाको विमानस्थलमा ओर्लन्दा पो मुलुक छोडेको भान भयो देश छाडेर जाँदा कति विरह लागेर आउँदो रहेछ देशको हत्या हिंसाबाट टाढा रहन खोजेको कल्पना गर्ने प्रयास गरे तर अह सकिन नेपालमा हुँदा वास्ता हुन्थेन मलाई यस्ता कुरामा साँच्चै देश छोडेपछि मान्छेलाई आफ्नो देशको मायाले सताउन थाल्दो रहेछ अघिसम्म गुनगुनाइरहेका एक हुल नेपाली टिटाहरू अहिले देखिएनन् सायद उनीहरू रोजगारीका लागि यहाँ आएका होलान् नआएर पनि के पो गरून् देशमा गरी खाने अवस्था छैन राम्रै पढे लेखेकाले त जागिर पाए आएका छैनन् दुहाबाट लन्डन उडेका विमानमा भने गोरा यात्रुहरू बढी देखिन्छन् निकै लामो यात्रा रहेछ प्लेनमा सुत्दै उठ्दै टिभी हेर्दै बल्ल लन्डनको हित्रो विमानस्थलमा पुगिएछ विमानस्थल ठूलो रहेछ तर हराइएला भन्ने डरले प्रस्थानद्वार वरपर मात्र घुमे लन्डनबाट लस एन्जलस एयरपोर्ट पुग्दा त मेरो जिउ गलेर गरुङ्गो मेसिन जस्तै लाग्यो लन्डनबाट लस एन्जल्स एयरपोर्ट पुग्दा त मेरो जिउ गलेर गरुङ्गो मेसिन जस्तै लाग्यो एयरपोर्टबाट बाहिर निस्केर वेटिङ एरियातिर लागे सबै यात्रुहरू लिन आएका आफन्तहरूसँग अँगालोमा कसिँदै चुम्बन साटा साट गर्न थाले कल्पना गरे ऊ भइदिएको भए हामी यसै गर्थ्यौं ऊ छैन आउँदैन पनि अनुपस्थित मान्छेको कल्पना गर्नु निरर्थक हो हेर्दा हेर्दै सबै यात्रुहरू रङ्गी बिरङ्गीका चिल्ला कारहरूसँगै विलिन भए म भने एउटा अपरिचित मान्छेको पर्खाइमा टोलाइरहे वेटिङ एरियाबाट बाहिर निहाले परिवेश व्यस्त छ कसैलाई कतै टोलाउने फुर्सद छैन सब थोक अस्थिर देखिन्छन् मान्छेहरू मेसिन जस्तै चलायमान छन् मेरो भने एक पाइला अगाडि बढ्ने बाटोको पत्तो छैन सिर्फ यो बिरानो सहरका मान्छेहरूको व्यस्ततामा टोलाइरहेकी छु कति छिटो कुद्दा रहेछन् यहाँ त गाडीहरू काठमाडौँमा यसरी द्रुत गतिमा कुदाउने हो भने त यहाँ त कति संयम र चनाखो भएर गाडी चलाउने रहेछन् हाम्रोमा त ड्राइभरहरू मातेर पनि चलाउँछन् हप्ता पन्ध्र दिनमा कुनै न कुनै गाडी त्रिशुलीमा खसेको समाचार पत्रिकामा आएकै हुन्छ यात्रुहरूको लास विभत्स हुन्छ हाम्रो देशमा मान्छे कि त गरिबीको दुष्चक्रले मरिरहेका हुन्छन् कि त दुर्घटनाबाटै यस्तै अनेक सोचाइमा निकै बेर हराए लिन आउने व्यक्ति अझै आइपुगेन मसँगै उत्रेका मान्छेहरू सबै आफ्नो गन्तव्यतिर गइसके म भने अन्यलग्रस्त छु मेरो छेउछाउमा देखिने मान्छेहरू पनि कति फरक छन् ठाउँका भिन्नतासँगै फरक रङका र फरक आकारका छन् नेपाली कद भन्दा कति अग्ला छन् र कति सुकिला यी गोरा जातका मान्छेहरू पर्फ्युमको कडा बास्नामा सास फेर्न पनि झ्याउ लागे लागेको छ मान्छे परैबाट हिँडे पनि वरैसम्म आउने यो कस्तो बासना समयले मलाई यहाँसम्म डोर्याएको छ यही समयसँग लड्नु छ आज तर कहाँ जाने के गर्ने र कुन बाटो समाउने र नभुल्लमा परेकी छु आफ्नो हालत आफैलाई तमासा लागिरहेको छ प्लेनबाट निस्किएको एक घण्टा बितिसक्दा पनि म जहाँको तही हुन्छु बेकार आएछु भनेर पश्चाताप पनि लाग्न थालेको छ खै यताउता कतै पनि मतिर केन्द्रित भएर आएको कोही कसैलाई पनि देख्दिन आँखा चौतर्फी डुलाउँदा डुलाउँदा टट्टाइसकेको छ हैरान हुँदै ब्यागबाट उसको ठेगाना लेखिएको कागजको टुक्रा निकालेर हेरेँ लेखिएको छ twenty one James avenue Portland USA किन ढाँटु यही कागजको टुक्राको भरमा त मैले यहाँ आउने आँट गरेकी हुँ यो नभएको भए त सपना पनि देख्दिन थिएँ यहाँ आउने थाहा छैन के यो कागजको टुक्राको भरमा मैले उसलाई भेट्न सकुला खै किन हो यसमा टेलिफोन नम्बर चाहिँ लेखिनेछ नम्बर भएको भए फोन गर्ने थिएँ उसलाई सम्झेर अनायासे आँखा भरिएर आयो मिल्ने भए चिच्याएर रुने थिएँ तर अर्काको देशमा रुन पनि डर लाग्यो आफूलाई बल जफ्ती सम्हाल्ने कोसिस गर्छु तर सम्हालिँदैन यो मन निरन्तर बतासिएको छ मन हुरीमा उडेको पा झै बेठेगान भइने भएमा दुःखमा सबैले ईश्वर सम्झन्छन् मैले पनि ईश्वर सम्झिरहेकी छु हे भगवान म सही गन्तव्यमा पुग्न सकौँ आमा बुवा र दाईलाई सम्झेर रुन मन लाग्यो उहाँहरूको माया ममता र याद मुटुमा गाँठो परेर आयो कतै शीतलमा गएर आनन्दले सास फेरो झै लाग्छ खै कहाँ जाउँ म जहाँ पनि तातो हावा चले जस्तै गुममा महसुस भइरहेछ किन किन पटक्कै मन तानेन यो विकसित मुलुकले पनि बरु विकास नभएको भए पनि आफ्नै मुलुक आँखामा तरेली भएर फुलिरह्यो सकिने भए अहिले फर्किहाल्नु जस्तो लाग्यो उभिँदा उभिँदा घोडा गलिसकेका छन् एउटा हातले घरि आँसु पुज्दै अर्को हातले ब्याग समातेकी छु यो नौलो ठाउँमा सहारा सहाराविहीन भएर आत्तिएकी छु मेरा आँखा कसैको साथ भेट्ने आशामा टोलाइरहेका छन् नथाकुन्जेल टोलाइरहने छन् यी मनमा असाध्यै विरक्ति छाएको छ मलाई लिन त्यो व्यक्ति किन आइपुगेन कुन्नी म यो बिरानो ठाउँमा बाटो बिराएको यात्री बनेर अल्पत्र परेकी छु यति ठुलो संसार छ र पनि म एक्लो भएर छटपटेकी छु डरले मुटुको धड्कन झन झन बढेको छ मनमा के गरौँ कसो गरौं भइरह्यो तन र मनभरि विस्पात थकान छाएको यस बेला मलाई सहानुभूति दिने कोही छैन यहाँ नाजुक हुँदैछ मेरो मनस्थिति जिउ पनि फतक्क गलेको छ गन्तव्य बिनाका पाइलाहरू धर्मराएका छन् आँखा अगाडिका दृश्यहरू पनि डरलाग्दो देखिन थालेका छन् भया भएको भिरमा अड्किए झै भएकी छु खै किन म यति विघ्न हातिएँ वरपरका सबै मान्छेहरूदेखि नै भयभीत छु छटपटीलाई अलि शान्त पार्न एउटा सिटमा गएर बसेर आँखा चिम्ले धेरै थकाइ लागेर होला निन्द्राले झुपो झुपो समात्न खोज्यो एकछिन त निधाएछु पनि तर केही समयमै बिउझिए फेरि विरक्त लाग्न थाल्यो कुन दिनमा हिँडेछु मन शङ्कै शङ्काले अलपत्र हुन थाल्यो मन नै अलपत्र भएपछि के गर्ने के नगर्ने केही पनि अक्कल नआउँदो रहेछ आँखा लोलाएका छन् आँसुलाई पनि झरौँ कि नझरौँ झै भइरहे जस्तो लाग्छ यस्तै शून्य आँखा लिएर टोलाइरहेको बेला एकजना मतिर आएको देखे मनमा झिनो आशा पलायो आयो ऊ झन झन नजिक आयो आफू पनि अगाडि बढेर उसैको नजिक पुग्न मन लाग्यो तर किन किन पाइलाहरू शिथिल भइदिए म उभिन पनि सकिन त्यही सिटमा थचक्क बसे ऊ मेरो सामुन्ने आइपुग्यो उसलाई आफ्नो अगाडि देखेपछि सहयोगको भिख माग्न तयार बने शिर अलिकति माथि उठाएर अनुहार देखाए सायद उसलाई अनुहार दयनीय लाग्यो होला अनौठो पाराले मलाई हेरिरह्यो मैले पनि त्यसरी नै हेरिरहे हामी दुईको अपरिचित आँखा नजिक भएर केही बेर जुध्यो अप्ठ्यारो मानेर म एकापट्टि फर्किए त्यति नै बेला उसले मलाई बोलायो सुन्नुहोस् न उसको यो छोटो वाक्यबाट मलाई भरपूर आनन्द मिलेको महसुस भयो मानव आफ्नै देशको बाटोमा हिँडिरहेकी छु अब यहाँ कुनै डर छैन सबै आफन्त छन् म खुसीको भावले चुर्लुम्म भिजे थाकेको मनलाई उत्साहित बनायो उत्साह शरीरभरि प्रसारित भयो दरिलो विश्वास लिएर उपट्टि फर्किए उसलाई चिने झै लाग्यो खुसीले गदगद हुँदै बोल्न खोजे तर ओठ खुल्न सकेन बरु गला भरिएर भक्कान छुट्न खोज्यो मनलाई बलियो पार्न खोज्दा खोज्दै मनभित्रको वेदना आँसुको ढिक्का भएर खस्न थाल्यो उसँग बोल्ने साहस गर्दै जुर्मुराए कि म त्यसै त्यसै गलेर फतक्क भए बोल्न खोजेको कुरा शब्दमा नभएर रुवाईमा अभिव्यक्त हुन थाल्यो तैपनि रुवाई भित्र खुसी छचल्किएको अनुभव भयो खुसी यस अर्थमा कि आज यो बिरानो संसारमा अलपत्र पर्न लागेको बेला एकजना आफ्नै मुलुकको मित्र भेटे मेरो यो रोदन खुसीको हो या दुःखको हो छुट्याउन सक्दिन म खुसीले रोएँ या दुःखले उसलाई पनि के थाहा नरुनुहोस् न म पनि नेपाली नै ने हुँ के भो भन्नुहोस् त तपाईँलाई निकै बेरदेखि यही देखिरहेछु मलाई थाहा थियो ऊ नेपाली नै ने हो आफ्नो ठाउँको मान्छे अपरिचित भए पनि चिने जस्तो लाग्दो रहेछ उसले सान्त्वना दिन थालेपछि मेरो मन बलियो भएर आयो हेर्दा म जत्तिकैको उमेरको देखिने भएकाले उसलाई न दाई भन्न सके न भाइ नै उसको हँसिलो गोरो सफा र चटक्क मिलेको अनुहार अनुहार र कदमा नेपाली अंश जस्ताको तस्तै देखिएकाले देख्ने बित्तिकै आफन्त झैँ लाग्यो पहिरन एकदमै सुकिलो छ नेपालमै भएको भए ऊ यस्तो राम्रो र सफा देखिने थिएन होला भन्ने ठान्छु अमेरिकाको रहन सहनले उसको जीवनशैली फेरिएको भए पनि मन भने नेपाली नै रहेछ यस्तै लाग्यो मलाई उसको व्यक्तित्वले लोभ्यायो ऊ पनि मलाई यसरी भेटेकोमा त्यति नै खुसी भएको महसुस गरे थाहा छैन किन ऊ खुसी देखिएको छ जे भए पनि ऊ खुसी भएको आभासले मलाई उसँग खुलेर व्यवहार गर्न सजिलो भयो जे होस् यतिखेर मलाई मलाई कसैको सहाराको जरुरी छ उसबाट पाउन लागेको साथलाई म कसरी व्यवस्था गरौँ जबसम्म मेरो कामको टुङ्गो लाग्दैन तबसम्म मैले कसै गरी पनि उसको साथ छोड्नुहुन्न यस्तै ठान्यो मन मस्तिष्कले भएभरका सबै कुरा बताइदिए उसलाई सुनिरह्यो मेरो यथार्थ बुझेर साथ दिने बाचा गर्दै भन्यो नातिनुहोस् म छँदैछु नि बरु तपाईँको नाम यतिखेर पो अचम्मै लाग्यो मैले त आफ्नो नामै नभनी लामो कुरा गर्न पुगेछु ओली मैले अप्ठ्यारो मान्दै भने हुन्छ ओलीजी म सक्दो प्रयास गर्छु अँ मेरो नाम चाहिँ सर्जन हो हो उसले प्रयास गर्छु त भन्यो त्यतिन्जेलसम्म म कहाँ बसौँ कसको साथमा दिन गुजारौँ मलाई अर्को पीरले सताउन थाल्यो म फेरि चिन्तित हुन थालेँ ओलीजी तपाईँको श्रीमानको ठेगाना लेखिएको केही छ मैले चुपचाप ब्यागबाट एउटा कागजको टुक्रा निकालेर दिएँ उसले हेर्यो लजाऊ उसले त्यो टुक्रा पकेटमा राख्दै भन्यो कहाँ थाहा नभएको मेरो जाने ठाउँ उसैसँग सोधे मेरो घरमा नि तपाईँको श्रीमान नभेटुन्जेल मेरो घरमै बस्ने हुन्न र आफ्नो जाने ठाउँ कतै नभएपछि हुन्न कसरी भनौँ उसको कुरालाई चुपचाप स्वीकारेर टाउको हल्लाए यस बाहेक अरू विकल्प खोज्ने आँट भएन मेरो स्वीकारोक्ति बुझेर मेरो लगेज उठाउन लाग्यो मैले उसको हृदय विशाल आकाश जस्तै पाए नेपालमा गरिएका कुराहरू सम्झन थाले विदेशमा नेपालीले नेपालीलाई नै चिन्दैनन् चिने पनि टाढैबाट भाग्छन् आफ्नै मान्छे आउँदा पनि पाल्नुपर्छ काम खोजिदिनुपर्छ भनेर पन्छिन खोज्छन् तर आज मैले त्यो नेपाली भेटेकी छु जो फरक छ सायद मेरो भाग्य बलियो भएकाले होला भाग्यमा विश्वास गर्न पुग्छु उसको मनमा दया माया धर्म सबै अटेको पाए उसलाई भेट्नु मेरा लागि भगवान भेट्नु सरह भइदियो उसको यो सौहार्दपूर्ण व्यवहारले म छक्क भए अमेरिकामा बस्ने नेपाली भएर पनि उसमा नेपाली बन्छ साँचो नेपाली त ऊ जस्तै हुनुपर्छ तपाईँलाई लाखौं धन्यवाद मैले दुई हात कसिलो गरेर जोडे ताकि उसलाई थाहा होस् म ऊ कति कृतज्ञ छु मलाई मेरो कर्तव्य पूरा गर्न दिनुहोस् धन्यवाद चाहिँदैन मुसुक्क हाँस्यो त्यसपछि मेरो लगेज गुडाउँदै कार भएतिर लाग्यो म पनि सँगसँगै अगाडि बढे एउटा हरियो रङको चिल्लो कारमा म मेरो लगेज सँगै पछिल्लो सिटमा बस्न गएँ उसले मलाई अगाडि डाक्यो कुनै नाइ नास्ति नगरी म फेरि ओर्लेर उसँगैको सिटमा बस्न गएँ त्यसपछि कारलाई घुमाउँदै सिधा बाटोमा कुदाउन थाल्यो एउटा अनौठो अनुभूति मेरो मनमा पलाउँदै गयो तर थाहा छैन यो अनुभूतिको भविष्य कार अगाडि बढिरह्यो कतै जाम छैन मेरो देशमा जस्तो ट्राफिक जाम हुँदैन कि क्या हो भन्ने लाग्यो कहिले होला नेपालमा यस्तो केही क्षेणको चुपचापले पनि मन उकुस मुकुस हुँदो रहेछ सायद उसलाई पनि यस्तो भइरहेको होला त्यसैले नआएको खोकी खोप्न थाल्यो मैले बुझे कुरा सर्जनजी केही सोध्न लागे झैँ गरे भन्नुहोस् दुवै आँखा मतिर तेर्स्याउँदै उसले भन्यो उसको हेराइले सोध्न लागेको कुरा मबाट गायब भयो केही भन्न खोज्नु भए जस्तो छ नि उसले फेरि भन्यो झट्ट एउटा प्रश्न बनाए तपाईँ अमेरिका बस्न थाल्नु भएको कति भयो भयो होला सत्र वर्ष जति सत्र वर्ष निकै तर्से झै गरी मैले भने जवाफमा उसले हाँस्दै टाउको हल्लायो आफ्नो देशप्रति निकै भावुक भएमा मान्छेहरू आफ्नो मुलुकलाई चटक्क माया मारेर अर्काको मुलुकमा आनन्दको सास फेर्न सक्दा रहेछन् अचेल धमाधम विदेशतिर ओहिरिएका छन् नेपालीहरू गाउँका सबै ठिटाहरू विदेशीका छन् रे मर्दा पर्दा मलाबी जाने मान्छे पाउन पनि गाह्रो भइसक्यो रे गाउँ छाडेर कोही विदेशमा र कोही सहरमा गएका छन् रे मुलुकको स्थिति झन बिग्रेको छ कहिले सुध्रिएला यो स्थिति यो बेला खै किन हो एकदमै सम्झे आफ्नो मुलुकलाई अरू कुरा निकाल्नै सकिन मेरो मन खाली जस्तै भयो आशा गरे उसले नै केही बोलोस् तर ऊ पनि मौन बस्यो मेरो कुरा सुन्नु र सुनेपछि फिस्स हाँस्नुमा ऊ सीमित रह्यो उसको मिठो र मधुर हाँसो मलाई निकै मन पर्न थाल्यो कारभित्र हामी दुई मान्छे आफ्नो धुनमा रहेर यात्रा गर्दै थियौँ यो यात्रा उसले बनाएको यात्रा हो किनकि उसले जहाँ लग्दैछ म त्यही जानुपर्छ म सोचिरहेछु यो यात्रा कस्तो हुने हो उसले मलाई कहाँसम्म पुर्याउने हो ऊ पनि सोच्दै होला कि कुन स्वास्नी मान्छेलाई यसरी सँगै लिएर यात्रा गर्दैछु किन गर्दैछु के छ यिनीसँगको नाता ओलीजी तपाईँ काठमाडौँ कहाँ बस्नुहुन्छ धुम्बा राई अनि तपाईँको घर खै कहाँ भनौँ किन नभएको घरलाई कहाँ छ भनौँ मलिन हाँसो हाँस्दै भने उसले यसको मतलब तपाईँले घर खेत सबै बेच्नु भएको त्यो पनि होइन कारको गियर तान्दै भन्यो त्यसो भए मेरो अन्यलाई बुझेर बिचैमा बोल्यो मेरो कोही पनि छैन त्यहाँ उदेक लाग्दो जवाफ दियो कोही त हुनुहुन्छ होला नि मैले फेरि सोधे अह त्यसपछि म निकै बेर उसको अनुहारमा एकहोरी पुगेँ यस बेला उसले आफूलाई नेपाली भनेकोमा शङ्का लाग्न थाल्यो मलाई ओलीजी ऊ त्यही बिल्डिङ हो म बस्ने झस्किँदै हेरे उसले देखाएको बिल्डिङ यो जति अग्लो हुन त मेरो धरहरामा अझै कति तला थप्नु पर्ने होला बिल्डिङको जति झ्याल पुर्याउन मेरो पचपन्न झ्याले दरबारमा अझ कति झ्याल थप्नु पर्ने होला कल्पना गर्न पनि सक्दिन म तैपनि मलाई मेरो त्यही धरहरा र त्यही दरबार प्यारो लागेर आयो आफ्नो मौलिक कला संस्कृतिले पूर्ण ती सम्पदा कति प्रिय छन् जसको उचाइ मेरै हृदयले नाप्नु पर्छ आँखा अगाडिको त्यो गगनचुब्बी महललाई बिर्सेर तिनै ऐतिहासिक धरहरा पचपन्न झ्याले दरबार घण्टा सिंह सिंहदरबार आदि सम्झिन थाले त्यही बिल्डिङको अन्डरग्राउन्डमा उसले कार पार्किङ गर्यो हामी कारबाट सँगै ओर्लियौं कृतज्ञ मनले उसलाई हेरे उसले पनि त्यसरी नै नजर फर्कायो सायद मैले सोधेको प्रश्नले उसको मन दुखिरहेको होला आउनुहोस् ओलीजी मनभरि कुरा खेलाउँदै पछि पछि लागे पछि नलागेर कहाँ जाने त कुनै हिचकिचहाट बिना ऊ मेरो लगेज धकेल्दै थियो लिफ्टमा चढ्यो लिफ्ट कति तला माथि पुगेर रोकियो मैले जान्न सकिन उसले मेरो लगेज लिफ्ट बाहिर निकाल्यो म पनि निस्के यही हो मेरो फ्ल्याट बटन दबाउन साथ ढोका खुल्यो तपाईँ बस्दै गर्नुहोस् म आइहाल्छु कहाँ मेरो प्रश्न नसकिँदै ओसेल पर्यो कहाँ गएको होला मन भित्रै बाँकी प्रश्न सिद्ध्याए निकै अल्मलिएँ म फ्ल्याट त कति दामी रहेछ सब थोक छ तर सजावट छैन कतै कतै लथालिङ्ग पनि छ ओभन खुल्लै छ डाइनिङ टेबलमा प्लेटहरू छरिएका छन् मन मनै सोचे कोही स्वास्नी मान्छे नै छैनन् कि क्या हो मलाई हुर्काएको परम्पराले यही सिकाएको छ कि घरको श्रृङ्गार स्वास्नी मान्छेले नै गर्छन् घरभित्रको काममा स्वास्नी मान्छे नै पोख्त हुन्छन् अर्थात् स्वास्नी मान्छे नभएको घर लथालिङ्ग हुन्छ भित्तामा ठुला ठुला फ्रेम छन् तीमध्ये एउटा नेपाली महिलाको फोटो रहेछ धेरै बेर त्यही फोटोलाई निहालिरहे हेर्दा हेर्दै त्यही अनुहार भएकी महिला आइहाल्ने पो हो कि भन्ने आशंकाले म अर्को फ्रेमतिर मोडिए त्यो फ्रेममा सगरमाथा हाँसे झै लाग्यो अमेरिकामा बसे पनि नेपाललाई बिर्सन नसकेको रहेछ गर्व गर्न मन लाग्यो मलाई एक्लै टाउको हल्लाइरहेकी थिएँ म फेरि मलाई कुनापट्टिको क्यानभासले तान्यो जति नजिक गए उति अस्पष्ट कस्ता कस्ता चित्र कोर्छन् मान्छेहरू पनि खिस्स हाँसेँ तर अचानक कता कता त्यो क्यानभासले मलाई नै केही भन्न खोजेको आभास भयो म त्यसैमा घैरिएर टोलाउन थालेँ तपाईँले केही पाउनुभयो पछाडिबाट आएको एउटा आवाजले म झसङ्ग भएँ ऊ आइसकेको रहेछ साथमा दुईजना बच्ची पनि छन् उसको जवाफ नै नदी ती नानीहरूलाई क्वारक्वारती हेर्न थाले उनीहरूले पनि त्यसरी नै हेरे मलाई हामी तिनैजनाको आँखामा कौतूहलता खेल्यो त्यो हेराईको खुलदुली मेटाउन उसले भनिहाल्यो उहाँ ओल्ली आन्टी हुनुहुन्छ ल ल नमस्कार गर नमस्ते आन्टी दुवैले एकसाथ कोपिला जस्ता हात जोडेर नमस्ते गरे कति राम्रो बानी नजानिदो भित्ताको फोटोसँग उनीहरूको अनुहार तुलना गर्न थाले अह पटक्कै मिल्दैन खैरा कपाल आँखा पनि उस्तै कुहिरा कहाँ त्यो नेपाली अनुहारसँग मिल्नु धन्न कसो गर्दा ठुली चाहिँको ओठ नाक सर्जनको जस्तो देखिन्छ त्यो फोटोको जस्तो होइन निकै बेरसम्म अनौठो मानी मानी हेरिरहे ती बेग्लै अनुहारहरूमा प्रियजन परिवेश नयाँ छ ठाउँ नयाँ छ र व्यक्ति पनि नयाँ छ जोसँग ओल्लीको भेट भएको छ ओल्ली जसलाई भेट्न भनेर अमेरिका गएकी छन् उनलाई भेट्लिन् त उनलाई भेट्नकै लागि भनेर एकजना नेपालीको सहारामा ओल्ली पुगेकी छिन् तर अब ओल्लीको जीवनचर्या कसरी बित्ला के आफ्नो लक्ष्यमा पुग्लिन् त ओल्ली अमेरिकामा पुगेपछि प्रेजन अमेरिका पुगेकी छन् ओल्ली अमेरिका पुगेपछिको अर्को एउटा नयाँ सङ्घर्ष पनि सुरु भइसकेको छ ओल्लीको आगामी दिनमा ओल्लीको जीवन यात्रा अझ अगाडि कसरी बढ्ला त ओल्लीले आफ्नो मान्छे अर्थात् श्रीमान भनेर जोसँग विवाह गरेकी छन् उसँग भेट होला नहोला अथवा भेट भए पनि कुन अवस्थामा भेट होला र श्रीमानको प्रतिक्रिया के होला त ओल्लीको डायरीको आगामी वाचन श्रृङ्खलामा पक्कै पनि हामी तपाईँलाई यो रहस्योद्घाटन गरेर सुनाउनेछौ उपन्यासकार मनिषा गौचनको उपन्यास ओल्लीको डायरी वाचन क्रमशः हामी गरिराखेका छौँ शब्द शिविरका श्रृङ्खलाहरूमा र आज पनि यही उपन्यास वाचनको अन्तिम अन्तिम चरणमा हामी आइसकेका छौँ र शब्द शिविर तपाईँलाई कस्तो लाग्दैछ ओल्लीको डायरी कस्तो लाग्दैछ यो वाचन श्रृङ्खला कस्तो लाग्दैछ स्वच्छ प्रतिक्रिया र सुझावको अपेक्षा हामी गरिराखेका छौँ जसका लागि तपाईँले आफ्नो मोबाइलको म्यासेज बक्समा गएर आरबीएफएम टाइप गर्नुपर्ने हुन्छ र आरबीएफएम टाइप गरिसकेपछि एक स्पेस दिएर रुपिन्द्र टाइप गर्नुहोस् आरयुपिआइएनडिआरए रुपिन्द्र टाइप गरिसकेपछि फेरि पनि एक स्पेस दिनुहोस् र आफ्ना कुराहरू लेखेर दुई चार दुई छ चौबिस छब्बिस नम्बरमा पठाउनका लागि अनुरोध गर्छु र तपाईँको स्वच्छ प्रतिक्रिया र सुझावको सदा सदा हामी हार्दिक स्वागत गर्ने नै छौँ साथै तपाईँले शब्द शिविर मार्फत श्रवण गर्न चाहनु भएको कृति र कृतिकारको नाम पनि लेखेर पठाउनका लागि अनुरोध गर्छौ यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँप्रति विशेष आभार व्यक्त गर्छु र उपन्यासकार मनिषा गौचनलाई उल्लीको डायरी उपन्यासका लागि पनि हार्दिक धन्यवाद ज्ञापन गर्छु र आगामी शुक्रबार अर्थात् भोलि राति सभा नौ बजे कार्यक्रम सिर्जना मञ्चमा र आगामी बिहिबार राति सभा नौ बजे कार्यक्रम शब्द शिविरमा उपन्यासकार मनिषा गौचनको उपन्यास वल्लीको डायरीको वाचनसँगै उपस्थित हुनका लागि यो शिविरबाट म रूपेन्द्र प्रभावी यहीँनिर छुट्टिन्छु नमस्ते शुभरात्री